गीत सँगै समाचार सत्य कुरा बोल्छ हजुर सत्य कुरा बोल्छ रेडियो सानीभरि एफएम थोप्लो आठ मेगा एफएम उनानब्बे थोप्लो दुई मेगा नमस्कार अन्तर्क्रियामुखी कार्यक्रम आजका कुराको आजको अङ्कमा तपाईँ श्रोतालाई हार्दिक स्वागत छ कार्यक्रम लिएर उपस्थित भएका छौँ प्राविधिक मित्र चन्द्र कँवर अनि म मनिष खड्गा यो कार्यक्रम राजनैतिक आर्थिक सामाजिक तथा सांस्कृतिक हिसाबले पछाडि पारिएका विभिन्न जाति क्षेत्र लिङ्ग र समुदायका आवाजलाई राज्यको नीति निर्माण तहसम्म पुर्याउने र समाजमा विद्यमान समस्यालाई हल गर्न रचनात्मक सहयोग पुर्याउने उद्देश्यले रेडियो सानी भेरीले तयार पारेको हो यो कार्यक्रम साताको आइतबार मङ्गलबार बिहिबार र शुक्रबार बिहान साढे आठ बजेदेखि नौ बजीसम्म रेडियो सानीभेरी एफएमएक्सी थोप्लो आठ उनानब्बे थोप्लो दुई मेघार्स तथा रेडियो सानोभेरी डट कम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ श्रोता रुकुम खेलकुदको क्षेत्रमा भर्खर बामै सर्दै गरेको जिल्ला हो भौगोलिक विकर्ता खेलकुदप्रति सबैको चासो नहुनु तथा सरोकारवालाको व्यवस्थाका कारण जिल्लामा खेलकुदको विकास सन्तोष गर्न लायक छैन विभिन्न मेला पर्व महोत्सव तथा एक दुई वर्षको अन्तरालमा आक्कल झुक्कल केही प्रतियोगिता हुनुबाहेक अन्य कुनै उपलब्धि भएको देखिँदैन यस्तै आक्कल झुक्कल प्रतियोगिता हुने अन्तर प्रतियोगिता अन्तर्गत यसपालि रुकुम भ्रमण वर्षको अवसरमा प्रथम रुकुम वृहत खेलकुद प्रतियोगिता दुई हजार बहत्तरको आयोजना गरिएको छ यो प्रतियोगिता के का लागि अनि जिल्लामा खेलकुद विकासको सम्भावना अवसर र चुनौतीहरू के के हुन्छ आज हामी यस विषयमा मध्यपश्चिम खेलकुद विकास समितिका कोषाध्यक्ष तथा प्रथम रुकुम वृहत खेलकुद प्रतियोगिता दुई हजार बहत्तरको आयोजक समिति समृद्ध समाज नेपाल रुकुमका अध्यक्ष सुबोध राज श्रिपालीसँग कुराकानी गर्दैछौँ आजको विषयमा तपाईँ श्रोताका केही जिज्ञासा छन् वा आजको विषयमा तपाईँका कुनै विचार छन् भने हाम्रो स्टुडियोको फोन शून्य अठासी पाँच तिस दुई सय बयानब्बे र शून्य अठासी पाँच तिस शून्य सन्ताउन्नमा सम्पर्क गरी आजका अतिथिसँग प्रत्यक्ष राख्न सक्नुहुनेछ साथै तपाईँले आफ्नो विचार वा जिज्ञासा एसएमएसबाट पनि राख्न सक्नुहुनेछ त्यसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गई आरएसबी टाइप गरी एक स्पेस दिएर एआर टाइप गरी पुनः स्पेस छोडेर आफ्नो विचार वा जिज्ञासा टाइप गरी सात सात नौ नौमा एसएमएस गर्न सक्नुहुन्छ कुराकाना कुराकानीका लागि आजका हाम्रा अतिथि मध्यपश्चिम खेलकुद विकास समितिका कोषाध्यक्ष सुबोध राज श्रिपाली अहिले हाम्रो स्टुडियोमा हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरौँ सुबोधजी स्वागत छ कार्यक्रममा आजका कुरामा धन्यवाद मनिषजी लामो समयपछि रुकुममा पनि एउटा खेलकुद प्रतियोगिता गर्न लाग्नु भएको छ यो प्रतियोगिता के को लागि अब हामीले विगतदेखि पनि रुकुममा खेलहरू खेलाउँदै आयौँ र रुकुममा तपाईँ लगायतले भने जस्तै आकल झुकल हुने प्रतियोगिता खास गरी सदरमुकाम सदरमुकामको हकमा आकल झुकल हुने प्रतियोगिता अन्तर्गत जस्तै अब यसलाई मान्छेले बुझिराखेका छन् खास गरी मैले तपाईँले अब के का लागि यो खेल खेलाउँदैछौँ त भन्दा अत्यन्त महत्त्वपूर्ण छ खास गरी एउटा खेलाडीले आफ्नो जीवनको लागि उसको कला क्षमता प्रदर्शन गरेर भविष्यको सबैभन्दा दक्ष खेलाडी बन्नको निम्ति यो महत्त्वपूर्ण प्रतियोगिता हो सबभन्दा पहिला म तपाईँले त्यो भन्न चाहेँ यो हामीले के का लागि आयोजना गर्दैछौँ भने अब सातौँ राष्ट्रिय गेमको तयारी स्वरूप पनि हामीले यसलाई लिएका छौँ तयारीको रूपमा रुकुमको भलिबल टिमलाई तयारी गर्ने दोस्रो रुकुममा हामीले भलिबल ट्रेनिङ सेन्टर चलाउन खोजिरहेका छौँ रुकुमकोटमा रुकुमकोटमा चलाउने भलिबल ट्रेनिङ सेन्टरको लागि खेलाडी छनौट गर्ने हामीले पन्ध्रजना पुरुष पन्ध्रजना महिला भनेर हामीले सूचना पनि दिएका छौँ ट्रेनिङ सेन्टरको लागि खेलाडी छनौट र रुकुमका खेलाडीहरूको पहिचान खास गरी चाहिँ दूरदराज विगत गाउँ बस्तीमा कस्ता खेलाडी छन् त हामीसँग भलिबल खेल भनेपछि स्वाभाविक रूपले हाइटदेखि लिएर उसको शारीरिक बनाउ सबै कुरालाई पनि ध्यान दिनुपर्ने भावनाले जिल्लाभरिका खेलाडीहरूको पहिचान गर्ने र त्यो महत्त्वपूर्ण कुरा त्योभन्दा पनि महत्त्वपूर्ण कुरा रुकुम भ्रमण वर्ष दुई हजार बहत्तरको व्यापक प्रचार प्रचार गर्ने उद्देश्यसहित हामीले यो खेल आयोजना गरेका छौँ अब सातौँ राष्ट्रिय क्षेत्रीय खेलकुद प्रतियोगिताको लागि यो खेलाडी छनौटको लागि भन्ने भयो यो बेला बेलामा आयोजना गर्नुपर्ने प्रतियोगिता नियमित रूपमा भइराख्नुपर्ने कहिलेकाहीँ यस्तो अघिल्लो साल पनि यस्तै छैटौँ राष्ट्रिय क्षेत्रीय खेलकुद प्रतियोगिताको लागि छनौटको लागि यस्तो प्रतियोगिता आयोजना भएको थियो फेरि अब एक वर्षपछि ठ्याक्कै यस्तै प्रतियोगिता भयो बिचमा चाहिँ केले रोक्यो यहाँलाई प्रतियोगिता आयोजना गर्न किन नियमित प्रतियोगिताहरू यसरी छनौट खेलकुदहरू सञ्चालन हुन सकेनन् धन्यवाद मनिष एकदम महत्त्वपूर्ण कुरा सबै खेलाडीहरूलाई र आम रूपमेली खेलप्रेमी शुभचिन्तकलाई लागिरहेको प्रश्न तपाईँले गर्नुभएको छ अब मैले यसको जवाब तपाईँलाई के दिउँ भने मध्यपश्चिमकै हकमा रुकुम जिल्ला खेल गतिविधि हुने जिल्लाहरूको एक नम्बरमा पर्छ पहाडी जिल्लाहरूमा भने बाँके र दाङ सँग प्रतिस्पर्धामा छ रुकुम यस हिसाबले आम रुक्मिलीले गर्व गर्न जरुर छ चाहे त्यो कलफुरले खेलाउने खेल हुन् चाहे कुनै सङ्घ संस्थाले चाहे कुनै महोत्सवमा अनिवार्य खेल कहीँ पनि तपाईँले देख्न सक्नुहुन्न कि महोत्सवमा अनिवार्य खेल हुँदैन तर रुकुमको तिनवटा ठुला ऐतिहासिक महोत्सवहरू भए स्यारपुर रुकुमपुर अहिले आदिवासी जनजातिको तक्सेरामा भर्खरै सम्पन्न महोत्सव यी सबैमा हेर्नुभयो भने खेललाई प्राथमिकता राखेको छ प्रतियोगिता त हुन्छन् कि तर जुन संस्थागत रूपमा हुनुपर्ने जो खेलकुद सङ्घहरू गठन गरेर त्यसरी चाहिँ प्रतियोगिताहरू सञ्चालन हुनुपर्ने यहाँ चाहिँ के छ भने एउटा महोत्सव आयोजना गरी महोत्सव आयोजक समितिले खेलकुद प्रतियोगिता आयोजना गर्छ तर जिल्लामा चाहिँ सम्बन्धित खेलकुदको खेलकुद सँगै छैन त्यसलाई कसरी व्यवस्थित गर्ने त्यो व्यवस्थित गर्नलाई त खेलकुद सङ्घ चाहिनुपर्ने जस जस्तो जिल्ला भलिबल सङ्घ भलिबलमा राम्रो सम्भावना छ रुकुममा त्यसै गरी अब पछिल्लो समयमा फुटबलहरूले पनि राम्रै सम्भावना बोकिरहेको छ फुटबल सङ्घ हुनुपर्ने त्यसै गरी अब क्रिकेट सङ्घको कुरा पनि आउला यस्तो सङ्घहरू गठन भएको छैन त्यो खुल्ला रूपमा त्यसरी प्रतियोगिता आयोजना हुनु कति चाहिँ सान्दर्भिक हुन्छ अब खेलाडीको आफ्नो क्षमता प्रदर्शनको हिसाबले खेल क्षम खेल क्षमता विकासको हिसाबले त एकदमै महत्त्वपूर्ण छ प्रतियोगिता चाहे जोसुकैले जुन उद्देश्यले राखोस् त्यो आफैमा महत्त्वपूर्ण छ अब तपाईँले भन्नुभयो कि अफिसियल गेमहरू वर्षमा एकचोटि हुने पहिला सातौँको सेलेक्सनमा भयो अहिले तपाईँ छैठौँको सेलेक्सनमा अहिले फेरि सातौँको सेलेक्सन स्वरूप खेलाउने आधिकारिक सेलेक्सन अझ पछि हुन्छ अहिले हामी जिल्लाको खेलाडीहरूको प्रिपेयरको लागि यो प्रारम्भिक प्रारम्भिक भन्दा फरक पर्दैन त्यो अनुसार छनौट गर्दैछौँ अब तपाईँ सङ्घहरू जुन सङ्घहरूले आफ्नो गतिविधिद्वारा खेलाडीहरूको भविष्य निर्माण गर्नुपर्ने हो ती सङ्घहरू सीमित व्यक्तिको घेरामा छन् उनीहरूले उन्तिस जिल्ला राष्ट्रिय खेलकुद परिषदमा दर्ता विधानहरूमा केही व्यवस्था गरिएको छ भने अब उन्तिसभन्दा बढी जिल्लाको जिल्ला सङ्घुर हुँदा बित्तिकै दुईजना प्रतिनिधि जान पाउँदैन अधिवेशनको बेला जसले तिन चार वर्षको लागि नेतृत्व चयन गर्छ ती समस्यामा सङ्घहरू के गराएछन् भने एकदम तानासाई शैलीमा उन्तिस जिल्लाभन्दा बढी क्रसै गर्न चाहने भलिबल पचहत्तर जिल्लाको खेल हो फुटबल क्रिकेट अझ कमै जिल्ला भौतिक पूर्वाधार नभएका जिल्लामा हुँदैन त्यही पनि तपाईँ के छ भने सङ्घ विस्तार गर्न चाहँदैन अब भलिबल हकमा रुकुममा भलिबल सङ्घ हाम्रै पालामा भएको छ हाम्रै पालामा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति हामीले तिनवटा नयाँ सङ्घ बनाएका थियौँ रोल्पा सल्लेन्द्र रुकुमले मान्यता पायो त्यति बेला हामीले धेरै नै लड्यौँ त्यसको लागि पनि रुकुमको भलिबल सङ्घको अध्यक्ष पनि हुनुहुन्छ भागिराम भण्डारी उहाँ टिचर पनि पुरानो क्षेत्रीय खेलाडी पनि हुनुहुन्छ भलिबल सङ्घ छ तर सङ्घ अनुसार क्रियाशील छैन र तपाईँले फुटबल र क्रिकेटको कुरा गर्नुभएको छ फुटबल सङ्घसँग मैले आदरणीय अध्यक्ष गणेश थापाज्यूसँगै धेरै पटक कुरा गरेँ उहाँले चाहिँ कम्तीमा आठ दसवटा क्लबहरू फुटबल क्लबहरूलाई संस्थागत गरेर जीविस जिल्ला शिक्षा र जिल्ला स्वास्थ्यसँग समन्वय गरेर निवेदन पठाउनुहोस् हामी गर्छौँ भन्नुभएको छ र अहिले त्यो प्रोसेसमा हामी छौँ केही समय अगाडि तयारीमा छौँ केही समय अगाडि फुटबल सङ्गठन हुन्ला भन्ने हल्ला चलिरहेको थियो फेरि कता राजनैतिक भावभन्दा मिलेन अरे को अध्यक्ष हुने भनेर भन्ने त्यस्तो त्यस्तो पनि हल्ला आएको ए होइन त्यो भरम हो एकदम भरमपूर्ण कुरा हो केही साथीहरू आफ्नो तरिका लाग्नु भएको थियो हामी संस्थागत हिसाबले आधिकारिक हिसाबले यो तिन गते सात गतेसम्म अझै हामी राखेपको पदाधिकारीहरूको अवधि सकिएको छ भने हामी क्षेत्र र जिल्लाको अझै पनि छ आधिकारिक हिसाबले भन्ने हो भने संस्थागत पहल सुरु गरेको हामीले हो यसको फत्ते पनि हामी गर्छौँ र एउटा प्रोसेसमा छौँ चौधारी रुकुमकोट त्यसपछि मुसिकोट यी सबै ठाउँ आठबिसको तकसेरा लुकुम जहाँ फुटबलको सम्भाव्यता छ यी ठाउँका साथीहरूसँग हामी संयोजन गरिरहेको छौँ फुटबलसँग अब हामी औपचारिक हिसाबले दर्ताको कहिलेसम्म हुन्छ अब यसको के अरे एन्फामा हेर्ने हो भने सात वर्षसम्म निवेदन दिएको दर्ता नभएका सङ्घहरू पनि छन् तर हामीले चाह्यौँ भने सम्भवतः दुई तिन वर्ष लाग्न सक्छ मध्यपश्चिम खेलकुद विकास समितिले पनि यसमा पहल गर्नु पर्ला नि मध्यपश्चिमले पनि गर्छ मध्यपश्चिमसँगै हाम्रो अब खेलकुदसँग सम्बन्धित हाम्रो नेतृत्व हुनुहुन्छ केन्द्रमा हामी उहाँहरूसँग पनि पहल गर्छौँ ठिक छ हामी विषयमा एकछिन पछाडि पनि कुराकानी गरौँला अब यो जिल्लामा जुन यो वृहत खेलकुद प्रतियोगिता दुई हजार बहत्तर आयोजना गर्नुभएको छ यो पर्यटन भ्रमण वर्ष दुई हजार बहत्तरको रुकुम भ्रमण वर्ष दुई हजार बहत्तरको अवसरमा भनेर भन्नुभएको छ यसले भ्रमण वर्षलाई कसरी सहयोग गर्छ अथवा यी कसरी चाहिँ एकअर्काप्रति अनुयाश्रित छन् यो खेलकुद प्रतियोगिताले चाहिँ के सहयोग गर्छ भ्रमण वर्षलाई तपाईँले अत्यन्तै महत्त्वपूर्ण कुरा उठाउनुभयो महेशजी के अरे मनिषजी यसको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु रुकुम भ्रमण वर्ष दुई हजार बहत्तरसँग यो प्रतियोगिता के सम्बन्ध छ भने स्वाभाविक रूपले एक ठाउँको खेलाडी अर्को ठाउँ जान्छ त्यो आफैमा एउटा भ्रमण हो भ्रमण यो स्वाभाविक हिसाबले आन्तरिक पर्यटनसँग जोडिएको छ एक ठाउँको खेलाडी अर्को ठाउँ जान्छ र अर्को कुरा हामीले धेरै ठाउँका जम्मा भएका खेलाडी सामु रुकुम भ्रमण वर्ष हामीले किन गर्दैछौँ यहाँको पर्यटकीय स्थलहरूको सम्भाव्यता अध्ययन गर्न प्रचार प्रचार गर्न त्यसै पर्यटनको सम्भावना जो छ त्यसलाई अझ व्यापक बनाएर प्रवर्धन गर्न र अझ महत्त्वपूर्ण कुरा हामीले यो रुकुम भ्रमण वर्षभित्रको महत्त्वपूर्ण पाठ केले बनाएका छौँ भने गुरिल्ला पर्यटन खास गरेर युद्ध पर्यटनसँग सम्बन्धित कुरा यही नै सुबेजी यो सबै भलिबल अनि त्यसै गरी अब बुद्धिचाल ब्याडमिन्टन लोकदोरी अलिक बुझिने खेलकुद भयो सबैले बुझ्ने कुरा भयो अनि गुरिल्ला हाफ म्याराथन यो गुरिल्ला दौड चाहिँ विभिन्न महोत्सवहरूमा कुरा आउँछ यो आदिवासी जनजाति कला सांस्कृतिक महोत्सवमा मात्रै कुरा आयो तर धेरैले बुझ्न नसकेको यो कस्तो खेल हो यो कस्तो प्रतियोगिता हो भन्ने नबुझेको यसको बारेमा के जानकारी गराइदिनु दिनुहोस् न बुझिने शब्दमा कस्तो प्रकारको बुझिने शब्दमा तपाईँले भन्नुपर्दा गुरिल्ला म्याराथन भनेको अरू म्याराथन जस्तै बयालिस किमी दौडिनुपर्छ एकजना खेलाडीले हाफ म्याराथनमा एक्काइस किलोमिटर दौडिनुपर्छ हामीले रुकुमकोट महोत्सवमा पनि त्यहाँको आयोजक समितिका साथीहरूले प्राथमिकता साथ राख्नुभएको थियो त्यहाँ एकदम भव्यता साथ सम्पन्न पनि भयो र अहिले तक्सेरा महोत्सवकै कुरा गर्नु भने त्यहाँ पनि एकदम प्राथमिकता साथ सम्पन्न भएको छ यस हिसाबले यो एकदम सबैले बुझ्ने भाषामा जो साथी अहिले तपाईँ दौडमा हुनुहुन्छ दौडिँदै हुनुहुन्छ तपाईँलाई निश्चित दुरी दिइएको हुन्छ निश्चित रूप दिइएको हुन्छ त्यो दुरी पार गरेर सबैभन्दा पहिला पुग्ने मान्छे प्रथम हुने हो प्रथम हुने र गुरिल्ला म्याराथन नाम किन दियो भने हामीले सल्लेको रोतोर्दै झुल्नेता दौडाएर गुरिल्ला म्याराथन हुँदैन जति बेला जनयुद्ध चलिराखेको थियो जनयुद्धको क्रममा तत्कालीन जनमुक्ति सेनाहरू छापामारहरू र माओवादीका योद्धाहरूले प्रयोग गरेको बाटो खास गरी उनीहरूले प्रयोग प्रयोग गरेको बाटोमा हामीले दौडाउने अहिले पनि हामीले दुईवटा रुट तयार गरेका छौँ यही सन्दर्भमा भनेको जनयुद्धकालमा माओवादी जनमुक्ति सेनाहरू लडाइँ गर्दा जाँदाखेरि अथवा प्रयोग गरेको बाटो प्रयोगमा पनि प्रयोग गरेको बाटोलाई चाहिँ गुरिल्ला ट्र्याक गुरिल्ला म्याराथन भनेका छौँ हामीले त्यो ट्र्याकमा दौडिनेलाई म्याराथन हामीले एउटा रुट दिन्छौँ त्यही इन्डिकेट पनि हामीले दिन्छौँ यहाँदेखि यहाँ भन्ने फिक्स रुट हुन्छ जस्तै अहिले यही सन्दर्भमा धेरै भाइ बहिनीहरूको फोन आइरहेको छ मलाई गुरिला म्याराथन कहाँदेखि कहाँ हो कहाँदेखि कहाँ हो भन्ने छ दुईवटा अप्सन राखेका छौँ हामीले पहिलो अप्सन स्यारपुबाट सुरु गरेर हामीले रुकुमकोट जाने बनाएका छौँ शेरपुबाट जहाँ एकदम पहिलो जनसरकार घोषणा जनयुद्धको इतिहासमा पहिलो जनसरकार घोषणा भएको थियो र जन धेरैभन्दा धेरै जनमुक्ति सेनाहरू हिँड्ने बाटो थियो त्यो बाटो हामीले बाँफीकोटबाट सुरु गरेर पिपल पोखरा औँचर हुँदै रुकुमकोसम्म हामीले दौडाउने सोचेका छौँ र फाइनल्ली रुट हामीले एलए बनाएका छौँ अहिले भनेको यो अब अहिले प्रतियोगितामा चाहिँ बाँफीकोटदेखि रुकुमकोटसम्मको दूरीमा रुकुमकोटमा गएर एन्डिङ हुन्छ समापन हुन्छ हजुर अनि अरू के के प्रतियोगिता छन् यो खेलकुद प्रतियोगिता प्रथम रुकुम विराट खेलकुद प्रतियोगितामा हामीले आठवटा ग्यामुर राखेका छौँ आठवटा मध्ये अत्यन्तै रोक लोकप्रिय र रुकुम अझ मध्यपश्चिमकै च्याम्पियन पनि छ भलिबल पुरुषमा पुरुष भलिबलमा च्याम्पियन छ मध्यपश्चिममा चेसमा चाहिँ ह्याट्रिक नै गरेको छ तिनचोटिको च्याम्पियन नै रुकुमको मिलन रोका हुनुहुन्छ यस हिसाबले पुरुष भलिबल हामीले जिविस कप रुक्मणी ट्राभल्स पुरुष भलिबल च्याम्पियनसिप राखेका छौँ त्यस्तै जिविस कप सिस्ने हिमाल यातायात महिला भलिबल च्याम्पियनसिप त्यसपछि गुरिल्ला म्याराथन राखेका छौँ जसलाई अनुग्रह मणि त्रान्सपरले प्रायोजन गरिदिएको छ प्रायोजक र जीविसको हामीले नामबाट हामीले राखेका छौँ र अब बुद्धिचाल राखिएको छ त्यसलाई चाहिँ रुकु म्युज सेन्टरले सपोर्ट गरिराखेको छ लोकगीत छ एकदम सबैको जिब्रोमा आउने लोकगीत चाहिँ बलिदानजनक कृषि सहकारीले सपोर्ट गरिराखेको छ त्यसपछि युनेस्को क्लबले चाहिँ कराँतेले गरेको छ ट्याकान्डो राखेका छौँ हामीले र सबै ब्याडमिन्टन यी सबै गेमहरू गर्दा आठवटा गेम हामीले राखेका छौँ अहिले अब हामी यो विषयमा फेरि पनि कुराकानी गरौँला फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँको जिज्ञासा प्रश्न के छ लिन्छौँ नमस्कार हजुर नमस्ते को बोल्दै हुनुहुन्छ सर अरमदी पद्मराज नेपाली सर पविनजी पदमराज श्रीपाली के प्रश्न राख्नुहुन्छ आजको विषयमा जिज्ञासा प्रश्न के छ यहाँको मेरो अतिथिजीलाई नमस्कार नमस्कार तपाईँले एक तपाईँले एकदमै लामो समयपछि खेल आयोजना गर्नु लाग्नु भएको छ र यो खास के को लागि हो र तपाईँहरूले यो जुन भलिबल ट्रेनिङ सेन्टर खोलेका छौँ भन्नुभएको छ यो कहाँ खोलेको छ र यो छ र तपाईँहरूले धेरै समयको ग्यापमा खेल आयोजना गर्न लाग्नु गर्नुभए गर्नुहुन्छ खास यस्तो हुनुको कारण के हो सर यो स्पष्ट पारिदिनु हजुर हस् धन्यवाद प्रश्नको लागि पदमजी अर्को साथी हुनुहुन्छ हामी उहाँको पनि लिन्छौँ एकैचोटि जवाफ लिउँला नमस्कार हजुर हेलो हेलो हजुर नमस्कार म केशर चिन्तन केसी धर्मकोट सलेनदेखि ए केशरजी हजुर के राख्नुहुन्छ आजको विषयमा आएको जिज्ञासा प्रश्न के छ राख्नुहोस् हजुर अतिथिजीलाई नमस्ते नमस्ते तपाईँहरू एक्कासी विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिराख्नु भएको छ ग्रामीण क्षेत्रको स्तर हेर्ने हो भने ग्रामीण समाजमा खेलकुदमा दक्षता प्राप्त गरेका खेलकुदमा बहुप्रतिभा भएका युवाहरू विदेशको खाडीमा काम गरिराखेका छन् तपाईँहरूको प्रतियोगिता सञ्चालन गर्ने मात्रै काम हो कि त्यस्ता दक्ष खेलाडीहरूलाई खोज्ने तिनीहरूलाई खेल खेलकुदमा जागरुक गराउने खेलकुदमा रुचि बढाउने र तिनीहरूलाई सम्बन्धित ठाउँसम्म पुर्याउने काम हो यसको बारेमा हस् धन्यवाद अब हामी केशरजीको प्रश्नबाट जाउँ सुरुमा हामी अलि सानै बच्चै छँदाखेरि सदरमुकाममा चाहिँ वर्षमा दुई तिनवटा प्रतियोगिता भइरहेको थिए जुनसुकै नाममा प्रतियोगिताहरू भइरहेको थिए र गाविस स्तरबाट माथि माथि सब जो दुर्गम गाविसहरूबाट चाहिँ बढी खेलाडीहरू चाहिँ आइराखेको अब अहिले उहाँहरू चाहिँ कता जानुभयो उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन अब तपाईँहरूले यो बिचमा यसरी माया मारेर खेलाडीहरूलाई यसरी वैदेशिक रोजगारीमा गइराख्नु भएको छ त्यसको निम्ति केही सोचिराख्नु भएको छैन जो खेलाडीहरू छन् तिनलाई चाहिँ व्यावसायिक रूपमै खेलप्रति चाहिँ आकर्षित गर्न एकदम यो के अरे धेरै महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ के केशवजीले अब बेला बेलामा आयोजना भन्दा पनि रुकुमको इतिहासलाई हेर्नुभयो भने रुकुमको खेललाई प्रमोट गर्ने रुकुमका खेलाडीहरूलाई पहिचान गर्ने र रुकुमका खेलाडीहरूलाई परिचालन गरेर रुकुमको सान राख्ने मान्छेहरूमध्ये हामी पर्छौँ तपाईँले हेर्नुभयो भने म वाइसेलको जिल्ला अध्यक्ष दुई वर्ष भएर दुई वर्ष हामीले विजय घले स्मृति रनिङ सिल्ड चलायौँ जुन खेल रुकुमको खेलकुद इतिहासमा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ मैले त्यही ठोकुवा गर्दैन विकासको निम्ति धेरै गरेको छ ठोकुवा गर्दैन सम्भवतः रुकुमको खेलमा एक नम्बरै पर्छ जस्तो मलाई लाग्छ त्यसपछि हामीले खुल्ला भलिबल प्रतियोगिता गरेका थियौँ जसमा चाहिँ काप्रे तमुवान त्यसपछि तपाईँको जिल्लाकै सर्वाधिक पुरस्कार राशिको जसको अध्यक्ष हाम्रो तत्कालीन राखेपुर सदस्य पहल सिंह घर्तीदाई हुनुहुन्थ्यो हामी थियौँ टिममा हामी थियौँ र त्योभन्दा सर्वाधिक राशि अहिले उहाँले राख्नुभयो भनेपछि तपाईँ हेर्नु भने हामी खेलाडीको भविष्य चाहने मान्छेहरूभित्र पर्छ तर छ नि यो प्रतियोगिता भइराखे तपाईँले गर्नुभयो त्यो राम्रो काम हो तर व्यावसायिक रूपमै लाग्नलाई त त्यो संस्थाको रूपमा त भएन व्यवसाय जस्तै अब केशरजीको प्रश्न छ गाउँ ठाउँमा गाउँघरमा खास गरी धेरैभन्दा धेरै क्षमतावान खेलाडीहरू पनि छन् हामीले नभए हामी पनि यही गाउँको मान्छे हो हामी आफै कुरा गर्नुहुन्छ म आफू पनि चेसको एक स्तरको खेलाडी हो एक स्तरको खेलाडी हो मलाई पनि खेलको भावना धेरै थाहा छ एउटा खेलाडीको पीडा के हुन्छ रुकुमबाट दाङ खेल्न जाँदा उसले कत्रा चुनौतीहरू पार गर्नुपर्छ यस्ता कुराहरू मलाई पनि थाहा छ र अहिले उहाँले भने प्रश्नमा मैले के जवाब दिन चाहेँ भने हामीले ट्रेनिङ सेन्टरको जो कुरा गरेका छौँ अब पडमजीको जवाब पनि म यसैमा समेट्छु ट्रेनिङ सेन्टर स्थापना गर्नु भनेकै मध्यपश्चिमको हकमा पहिलो हो त्यो पनि हामीले रुकुम जिल्लामा सुरु गर्दैछौँ खेलाडीहरूलाई छनौट गर्ने ती छनौट भएका खेलाडीहरूलाई हामीले ट्रेनिङ सेन्टरमा राख्छौँ र दक्ष प्रशिक्षक हामीले काठमाडौँबाट राष्ट्रिय खेलकुद परिषदसँग संयोजन गरेर ल्याउँछौँ र ती खेलाडीहरूलाई ट्रेनिङ दिएर कम्तीमा रुकुमको एकजना खेलाडी सल्यानको एकजना अथवा मध्यपश्चिमको एकजना खेलाडी विभागीय टिममा पठाउन सक्ने दक्षता हासिल गरौँ हाम्रो योजना त्यो छ कम्तीमा जागिर पाओस् विभागीय टिमबाट खेल्ने अवसर पाओस् र खेलाडीले जीवनभर खेलेर मैले के पाएँ अहिले जो विदेशकै कुरा हामीले गरौँ धेरैभन्दा धेरै राम्रा खेलाडीहरू अब जिल्लामा बस्न नसकेर आफ्नो गाउँमा बस्न नसकेर विदेश गएका छन् तिनीलाई त्यहाँ उनले काम गरेका त्यहाँ पनि गएर खेलकुद नै खेल्छन् खेलकुदबाटै गर्छन् भनेपछि उसले आफ्नो खेल क्षमता प्रदर्शन जुनसुकै ठाउँ पनि गएर छ अब त्यस्तो विद्यार्थी त्यस्तो खालको खेलाडीलाई त्यस्तो दक्षता राख्ने व्यक्तिहरूलाई हामीले अब जिल्लामै संस्थागत रूपमा किन नराख्ने किन परिचालन नगर्ने भन्ने उद्देश्यसहित हामीले यो ट्रेनिङ सेन्टर रुकुमकोटमा सञ्चालन गर्दैछौँ अहिले हामी जग्गा जग्गा लिजको प्रक्रियामा छौँ त्यहाँ हामीलाई कम्तीमा पाँच रुपियाँ जग्गा चाहिन्छ र मङ्सिरदेखि औपचारिक ट्रेनिङ सुरु गर्ने त्योभन्दा पहिला पूर्वाधार निर्माण हामी गरिसक्ने लक्ष्यमा छौँ सञ्चालन गर्दैछौँ भन्नुभयो कहाँबाट सञ्चालन हुने यो नेपाल सरकार मातहतको हो कि तपाईँहरू हामीले संस्था हामी संस्थाबाट मात्रै सम्भव छैन हामी नेपाल सरकारसँग पनि केही रिक्वेस्ट गरेका छौँ नेपाल सरकारबाट हामीले आश्वासन पाएका छौँ अनि त्यस पछाडि हामी निजी क्षेत्रका साथीहरूसँग संयोजन गरेर सुरुमा हामीले सेयर सिस्टम जस्तै गरेर केही रकम लगानी व्यक्तिहरूले पनि गर्ने केही संस्था त केही सरकारी गरेर हामीले स्थापना गर्दैछौँ सुरुमा तपाईँहरूले त्यो बाटो खोल्नुभयो सुरुवात हामी गर्छौँ सुरुवात हामी केही साथीहरू छौँ पाँच सातजना साथीहरू बिच हामी सलफल भएको छ सबै खेलप्रेमी साथीहरू हुनुहुन्छ र हामी सुरु गर्छौँ र पछि त्यसलाई सरकारी रकमबाट पनि हामीले पूर्ति खासमा यो प्रशस्त सम्भावना हुँदाहुँदै पनि निश्चित योजनाको अभावमा यो रणभुल्दोमा परे जस्तो देखिन्छ यो यो योजना चाहिँ निश्चित रूपमा खेलकुदमा चाहिँ निश्चित मापदण्ड चाहिँ तय गर्न एकदमै जरुरी देखिन्छ जरुरी छ अब हामी कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छौँ उहाँको के जिज्ञासा छ त्यसपछि हामी अरू कुराकानी गर्नेछौँ नमस्कार हजुर नमस्कार भाइ को बोल्दै हुनुहुन्छ के छ तपाईँको आजको विषयमा प्रश्न वा जिज्ञासा अतिथिलाई नमस्कार नमस्कार मेरो जिज्ञासा के छ भन्दाखेरि एउटा हाम्रो जोरदार रूपमा लाग्ने नारा छ राष्ट्रका लागि खेलकुद बाँच्न लागि खेलकुद भन्ने एउटा नारा नारासहित हामी जुन पनि जुनै पनि खेलमा हिँडेका हुन्छौँ तर अब अहिलेसम्म राष्ट्रले पनि केही नपाएको र खेलाडी पनि मरुभूमिमा जानु परेको खेलले पनि बाँच्न नपाएको खेलाडी पनि पीडा छ यसमा के भन्न चाहनुहुन्छ भन्ने मेरो भनाइ अर्को साथी पनि हुन्छ उहाँको पनि जिज्ञासा प्रश्न के छ लिन्छौँ नमस्कार हजुर हेलो हेलो नमस्कार हजुर को बोल्दै हुनुहुन्छ हजुर म रुकुम पोखरा रुकुमदेखि करुणा पुन बोलेको हाल चाहिँ खलङ्गादेखि हो अतिथिजीलाई पनि नमस्कार नमस्कार करुणाजी हजुर के छ तपाईँको प्रश्न वा जिज्ञासा आजको अतिथि मेरो प्रश्न के छ भने सर रुकुमले अब कार्यक्रम आयोजना गर्यो ठिक छ अब ठिकै छ राम्रो कुरो हो धेरै पछि रुकुमले आयोजना कार्यक्रम गरेको छ धेरै राम्रो भएको छ अनि सम्पूर्ण खेलाडीहरूले भाग लिन पा पाउँछन् होला अनि मैले के भन्न चाहन्छु भने मेरो प्रश्न अब कार्यक्रम चाहिँ गाविस स्तरीय भयो अब खुल्ला स्तरीय रुकुम जिल्लाभरिकै खुल्ला स्तरीय राखिदिएको भए ठिक हुन्थ्यो होला यो गाविस स्तरीय राख्नुको रहस्य के होला भन्न चाहन्छु सर हस् धन्यवाद के भन्नुहुन्छ करुणाजीको प्रश्नमा सुरुमा हामीलाई धन्यवाद करुणाजी अब किन हामीले गाविस स्तर राख्यौँ भने अहिले खुल्ला स्तर अघि तपाईँले नै भनिसक्नु भएको छ हामीले त्यसको जवाब पनि दिइसकेका छौँ यहाँ प्रतियोगिताहरू भइराखेका छैनन् कुन गाविसमा कुन गाउँमा कस्तो खेलाडी छ भन्ने थाहा पाउनलाई खुल्ला बनाउन बित्तै पाँच छवटा गाविसको मिलेर एउटा टिम बनाउने त्यसो गर्दा हामीले खेलाडी पहिचान गर्न सक्दैनौँ यो गाविसको यो ओडामा यो खेलाडी छ भन्ने जान्नलाई हामीले पहिला गाविस शुद्ध गाविस स्तरीय यो चाहिँ भलिबलको हकमा मात्रै हो पुरुष र महिला भलिबलको हकमा शुद्ध गाविस स्तरीय राखेका छौँ जसमा हामीले कदाईपूर्वक नियम पनि के बनाएका छौँ भने दुईवटा फोटो नागरिकताको फोटोकपी सम्बन्धित गाविसको सिफारिस यो बनाएका छौँ त्यस हिसाबले खास चाहिँ यो खेलाडी पहिचानको लागि हो अब यो पछि हामीले फेरि फागुनमा आयोजना गर्ने एउटा लक्ष्य राखिएको छ खुल्ला स्तरको खेल त्योमा हामी फेरि जिल्लाका एक स्तरका खेलाडीहरू छनौट गरिसकेपछि त्यति बेला खुल्ला राख्छौँ र यसको मुख्य टार्गेट भनेको खेलाडी पहिचान गर्ने हो यो करुणाजीको जवाब मैले यो दिएर मनोजीले जो कुरा राख्नु भएको छ स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा हाम्रो माओवादीहरू खेलकुदमा छिरिसकेपछिको नारा हो हामीले त्यो नारा बनायौँ जुन नाराले देशैभरिका खेलाडीलाई तपाईँ पाँचौँ राष्ट्रिय पछाडि खास गरी युवराज लामाको कार्यकालपछि हेर्नु भने देशमा खेलकुदले नब्बे पर्सेन्ट छलाङ हानेको कुरा छ पछिल्लो अवस्थामा चाहिँ फेरि खेलकुद मन्त्रीसँगको दरारको बिचमा उहाँ चाहिँ फेरि विवादित पनि खेलकुद मन्त्रीज्यूलाई पनि हामीले अपमान गर्नुहुन्न उहाँ आफैले लामाप्रति अथवा तत्कालीन राखेपप्रति त्यस्तो कदम चाल्नु भएन त्योभित्र एउटा कुन्दले मुन्दले गुन्दाहरूको एउटा झुन्ड छ खेलकुदभित्र पनि गुन्दा गर्दैछ त्यो भित्रको एउटा गुन्डाहरूको झुन्डले चाहिँ यो गरे गर नगरे त छोट भन्ने जवाब दृश्य पनि बाध्यात्मक अवस्थामा गर्नुभएको थियो तर पछिल्लो चरणमा फेरि दुवैजना मिलेर जस्तै एसियन सेलेक्सनदेखि सबै कुरामा सहमति भयो हुन्छ हामी छोटोमा अब अलिकति यो प्रतियोगितामा कति छ पुरस्कार राशि अलिकति छोटोमा जानकारी गराइदिनुहोस् अनि त्यसपछि हामी एकछिन फेरि जिल्ला खेलकुद विकास समितिको विषयमा कुराकानी गरौँला जिल्लाको अब यसको कुल पुरस्कार राशि नगद पुरस्कार राशि चाहिँ एक लाख चौरानब्बे हजार छ सबै पर सबै विधाको गरेर त्यसपछि छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपक्षमै गोल्ड मेडल लिने भलिबल टिम र चेस टिम त्यसपछि अस्ति भर्खर हुम्लामा सम्पन्न म्याराथनमा रुकुमबाट गोल्ड मेडल प्राप्त भएको छ रुकुमलाई त्यो प्रतियोगितामा विजेता खेलाडीहरूलाई हामीले नगद रु एक हजारको हिसाबले र प्रमाणपत्रसहित सम्मान गर्ने सोचेका छौँ र जिल्लाले गर्न सकेको थिएन अहिले हामीले यो अवसर जुटाएर त्यो सम्मान गर्ने सोचेको छ त्यसकारण नगद पुरस्कारतर्फ हाम्रो दुई लाखभन्दा बेसी जान्छ कहाँबाट यत्रो पैसा सङ्कलन गर्नुभएको अब यो एकदम गाह्रो छ अब राज्यसँग पैसा छैन जिल्ला खेलकुद विकासमा जानुभयो भने एउटा ब्याडमिन्टनको कर किन्ने पैसा छैन हामीले प्रायोजकहरू जुटाएका छौँ प्रायोजकहरू Rukmini tours and the travels काठमाडौँमा छ त्यो त्यसो अनुग्रह मनितरान सपर त्यसो यतापट्टि जिल्लामा पनि तपाईँले नाम सुन्नुभयो सिस्नेमाल यातायात बलिदानजनक कृषि सहकारी त्यसपछि विभिन्न अरूले अब जस्तै अरू सङ्घ संस्था सबैले पनि गरिराख्नु भएको छ सबै कुरा हामीले प्रायोजकहरू जुटाएर तपाईँले यो प्रतियोगिताको जिम्मा तपाईँले लिनुहोस् नगद प्राइज अन्य व्यवस्थापन हामी जुटाउँछौँ भनेर उहाँहरूसँग सहमति गरेर सम्झौता गरेर हामीले जुटाएका छौँ सुरुमा जिबिस रुकुम जिबिस भलिबल च्याम्पियनसिप दुई हजार बहत्तर भनेर नाम राख्नुभयो फेरि पछि वृहत्त रुकुम खेलकुद प्रतियोगिता दुई हजार बहत्तर भनेर राख्नुभयो अहिले पनि त्यही छ नाम तपाईँ जीविस नामै छ तपाईँले सूचना पनि हेर्नु भएको छ रेडियो सानो एरिया बजिरहेको छ रुकुम जीविस कप रुकमुनि ट्राभल पुरुष भलिबल च्याम्पियनसिप छ नाम जीविसकै छ र यो समग्र प्रतियोगिताको नाम चाहिँ प्रथम रुकुम विराट खेलकुद प्रतियोगिता दुई हजार बहत्तर हामीले वर्ष वर्ष यो गर्ने हो अहिले आठवटा विदा गऱ्यौँ अर्को वर्ष योमा रकम पनि वृद्धि गरेर हामीले यो गर्छौँ र त्यसपछि विधा थप्दै जाने बाहनाले वृहत भनेपछि सबैले समेत अलिकति के छ भने नि आशंका असारमा खेलकुद प्रतियोगिता हुन लायो जिपिसबाट खेलकुदको क्षेत्रमा चाहिँ अलिकति पैसा छुट्टा थियो होला त्यो पैसा फ्रिज हुन लायो र त्यसलाई चाहिँ सदुपयोग गर्न लायो भन्ने चाहिँ जस्तो पनि कति आशंका छ यो कस्तो हो अत्यन्त भ्रामक एकदम गलत तपाईँ जीविसकेर असोजमा असारमै प्रतियोगिता आयोजना गर्नुको मतलब चाहिँ के रहेछ त्यो तपाईँले मैले अघि भने हामीले एउटा बाध्यात्मक अवस्था छ हामीले भौतिक पूर्वाधार पूर्वाधारसहित मङ्सिरदेखि खेलाडीहरूलाई कोचिङ सेन्टरमा राख्नु छ अब त्यसको लागि हामीले असोजदेखि काठमाडौँदेखि उसलाई गुरुलाई लिएर हामीले कोच पनि सुरु गर्दैछौँ त्यो बाध्यात्मक अवस्था छ र तपाईँले भन्नुभयो नि जीविसको पैसा फ्रिज जुन लाग्छ त्यसलाई सदुपयोग गर्नलाई गरे यो एकदम भरम हो जीविससँग कुरा गर्नु भने हिजो आजदेखि मध्यपश्चिम क्षेत्रीय खेलकुद स्तरीय राष्ट्रपति रणनशील हुँदैछ रुकुमको खेलाडीहरू एकदम दुःखद भन्नुपर्छ यो समाचार रुकुम खेलकुदको लागि जीविसको लागि सबै हामी खेलकुदप्रति समर्पित व्यक्तिहरूको लागि सङ्घ संस्थाको लागि एकदम दुःख समाचार भन्नुपर्छ पैसाकै कारणले रुकुमको खेलाडीहरू जान पाएन अवसरदेखि चुक्यो अहिले त्यो अवसरदेखि यदि जीविसँग फ्रिज हुने रकम हुन्थ्यो भने अहिलेको एलडिओ साहब रुकुमको हुनु हुनुहुन्छ उहाँ रुकुमको भएर मात्रै होइन खेलकुद प्रेमी पर्यटन प्रेमी र आम विकास प्रेमी एलडिओ साहब भएको अवस्थामा हामीले त्यो कन्जुसै गर्ने पैसा एउटा कुनामा थन्काएर खेलाडी अवसर दिएको चुकाउनु हुन्थ्यो नि पैसै नभएर हो अहिले जीविस कप हामीले नाम राखेका छौँ हामीले जीविस कप नाम जिल्लामा प्रत्येक वर्ष निरन्तरता पाओस् यसले पाउँछ पनि त्यही पाउने उद्देश्य चाहिँ अहिले बेग अन्य प्रायोजकहरू जुटाएर केही बाटोमा हामीले पाउँला कार्यक्रम सञ्चालन व्यवस्थापन सम्बन्धी होइन तपाईँले यहाँ हेरिसक्नु भएको सबै प्राइसहरू हेर्नुभयो भने सबै अरू व्यक्तिगत व्यक्तिहरू त्यसपछि व्यवस्था गरिएको छ अब खेलकुद मध्यपश्चिम खेलकुद विकास समितिको कोषाध्यक्ष हुनुभयो अब कार्यावधि पनि सकिँदैछ भन्ने जानकारी पाएका छौँ अब के गरे जस्तो लाग्छ रुकुमको खेलकुद विकासमा यहाँले चाहिँ कोषाध्यक्ष पदमा रहेर के चाहिँ उपलब्धिमूलक हासिल उपलब्धि हासिल गरे जस्तो लाग्छ यहाँलाई सायद यो मेरो चार वर्षे जीवनको मूल्याङ्कन गर्न खेल जीवनको मूल्याङ्कन गर्न त गाह्रै छ चाहिँ अब तपाईँले भने जस्तै आज हाम्रो मध्यपश्चिम क्षेत्रीय खेलकुद समितिका सबै पदाधिहरूको वि पदाधिकारीहरूको विदाय दाङमा छ म पनि आज दाङ जानुपर्ने म यताको कार्यक्रमले गर्दा म जाँदैन होला सम्भवतः आज विदाय छ र यो चार वर्षमा हामीले के गऱ्यौँ भने मध्यपश्चिमका सबै जिल्लाहरूमा हामीले एउटा न एउटा योजना पार्यौँ पूर्वाधार निर्माणमा र अझ कालीकोट रुकुम रोल्पा प्युठान मुगुमा हामीले मिनी कबरसल निर्माण गऱ्यौँ तपाईँले पराता कुरा देख्न सक्नुहुन्छ त्यसपछि अब रुकुमको हकमा मात्र ठ्याक्कै म आफै पनि रुकुमको भावनाले रुकुमको हकमा हामीले फुटबल ग्राउन्ड थिएन हामीसँग अहिलेसम्म छैन पनि हामीले ढुङ्गा रङ्गशाला भनेर आगामी बजेटको लागि पैँतिस लाख बजेट छुट्याएका छौँ र अहिले पनि माननीय सभासद गणेशमान पुनको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत त्यही काम भइराखेको छ अहिले पनि जीविसले प्रशस्त सपोर्ट गरेको छ त्यसमा र कुनै न कुनै ठाउँमा हामीले धेरै ठाउँमा रुकुमका जस्तो रुकुमको चौरदारी त्यसपछि युथ सेन्टरकै कुरा गर्नुहोस् मुसिकोटभित्र त्यसपछि पोखरा अनि यतापट्टि चुनबाङ मयुर युवा क्लब खास गरी रुगाको युवा क्लब यतापट्टिमा हामीले आगामी बजेट हाल्दैछौँ हालेका छौँ र कार्यक्रम करिब स्वीकृति परिषदबाट स्वीकृति भएको कार्यक्रमहरू छन् र अगाडिको इतिहास योभन्दा पाँच वर्ष अगाडि मात्र हेर्नु भने रुकुममा एउटा पनि पूर्वाधार निर्माणको त कुरै छुन्नु खेलाडीले खेल्ने आएको भलिबल समेत त्यति बेलाका पदाधिकारी साथीहरूले आफ्नो घरमा आफ्नो स्कुलमा लगेर बेच्ने अवस्था थियो त्यो कुरा हामीले अन्त्य गऱ्यौँ हजुर त्यो समस्या पनि थियो अब केही अलिअलि फर्को मार्ने अवस्थामा पनि रुकुम पुगेको छ र सम्भावना पनि राम्रै छ भलिबलमा चाहिँ मध्यपश्चिममा एक नम्बरमै छ रुकुमको टिम भन्ने पनि कुरा गर्नुभयो यहाँले अन्य कुरामा पनि गोल्ड मेडल जितेको कुरा गर्नुभयो अब के गर्नु पर्ला छोटोमा हामी अन्त्यमा छौँ रुकुमको समग्र खेलकुद विकासलाई विकास गर्नुको निम्ति कसको भूमिका के हुनु पर्ला कसले के गर्नुपर्छ अब सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको राज्य हो राज्यले खेल क्षेत्रमा बजेट वृद्धिदेखि लिएर तपाईँको दक्ष जनशक्तिलाई संस्थागत गर्ने कुरालाई ध्यान दिन जरुर छ हामीसँग एक सय एक क्षमता भएका खेलाडी छन् तिनले अवसर पाएका छन् अवसर दिनुपर्छ दोस्रो अब यो रुकुमको समग्र खेल विकासमा चाहिँ अब व्यक्ति व्यक्ति विभिन्न सङ्घ संस्थाबाट जे जे गरे तापनि अन्तत राज्यले एउटा शक्तिशाली जीव म त भन्छु जीविसको मातमै कम्तीमा प्रत्येक वर्ष कार्यक्रम हुने अरू क्षेत्र केन्द्रमा प्रतियोगिता होस् नहोस् रुकुमको हकमा कम्तीमा छ छ महिनामा गाविस स्तरमा खेलाइदिने त्यसमा तपाईँ इलाका स्तरको प्रतिस्पर्धा पनि वर्षमा एकचोटि जिल्ला स्तरको प्रतियोगिताहरू हामी सबै विधामा गरायौँ भने रुकुमको खेलकुदले मध्यपश्चिममा मात्र होइन राष्ट्रिय रूपमै पनि मेडल पाउँछ मेडल लिन्छ र अझ गुरिल्ला म्याराथुन मध्यपश्चिमै रुकुमले मात्रै सञ्चालन गरिराखेको छ यो रुकुमको आफ्नो उत्पादन पनि हो त्यस हिसाबले यो कार्यक्रम गऱ्यौँ भने समग्र खेलको विकाससँगै रुकुमको विकासमा त्यो अपुग्छ भन्ने मलाई कुराकानीको लागि समय दिइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद हवस् त श्रोता आजको कुराको निर्धारित समय सकिएको छ आज हामीले रुकुममा खेलकुद विकासको सम्भावना अवसर र चुनौतीका विषयमा मध्यपश्चिम खेलकुद विकास समितिका कोषाध्यक्ष सुबोध राज श्रिपालीसँग कुराकानी गऱ्यौँ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता र प्रविधिका मित्र चन्द्र कँवरलाई धेरै धेरै धन्यवाद पर्सि हामी बिहिबार यही समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर आउनेछौँ त्यतिन्जेलसम्मको लागि लागि कार्यक्रमबाट म मनिष खड्गा छुट्टिन्छु नमस्कार भाषा संस्कार अटाउने ठाउँ